जरङ्खु भन्ने ठाउँ थियो काठमाडौँको एउटा त्यसमा चाहिँ पूर्वको एक हुलकेटाहरू घर बनाउने काम गर्दथ्यो उनीहरू कोठामा कोठा चाहिँ भाडामा लिएर बस्दैन थियो जुन घरमा काम गर्यो त्यही घरमा ओढ्ने ओछ्याउने लग्यो त्यसैमा चाहिँ सुत्ने गर्दथ्यो काम भनेकै मजदुरी हो सिमेन्ट बाहुलाको यसरी काम गर्ने क्रममा त्यो केटाहरू जरङ्खुको एउटा घरमा पुगेको थियो तल थप्नु पर्ने काममा त्यो घर एक ढलानको थियो त्यो घरमा ठेकदारले घर थप्ने काम लिएको कारण उनीहरू त्यही घरमा बस्ने त्यही घरमा खाने त्यही काम गर्ने गर्न थालेको थियो र त्यो घरमा चाहिँ एउटा नुवाकोटको तामाङ बस्थ्यो नाम चाहिँ थाहा भएन उसले बैङ्कमा काम गर्थ्यो अरे काम गर्ने मजदुरहरू सबै एउटै गाउँको थियो उनीहरू जम्मा पाँचजना थियो र सबैले बिहे गरिसकेको थियो पाँचजनामा एकजना चाहिँ अलिक चालिस कटेको अलिक बुढो मान्छे थियो अरू सबै बिस बाइस तेइस चौबिस त्यस्तै उमेरको केटाहरू थियो घरमा श्रीमती छोडेर आएकोले केटाहरू त्यो केटी आएको गएको खुब निहाले हेर निहालेर हेर्थ्यो र मनभित्र अनेक कुरा खेल्थ्यो अब कस्तो खालको कुरा भन्दाखेरि साथी चाहिँ आमा काम त मजाले चल्ने रहेछ दसैँ मनाइन्थ्यो यार भन्ने खालको चाहिँ यसरी बोल्थे तिनीहरू त्यो तामाङ पनि विवाहित नै थियो र उमेर लगभग चौबिस पच्चिसको थियो जे होस् त्यो केटाहरूभन्दा चाहिँ अलिक दुई तिन वर्षले जेठो थियो त्यो केटी बिहान आठ बजीतिर अफिस जान्थ्यो त्यतिखेर चाहिँ टाइट पाइन्ट ज्याकेट लगाएर सुन्दर बनेर कपाल पनि हाइलाइट गरेको त्यो माथि स्ट्रेट गरेको एकदम लरक लरक बनाएर चाहिँ अफिसतिर जान्थ्यो केटाहरू हेरेर भुतुक्क हुन्थ्यो ओह हेर त आयो माल यसरी बोल्थ्यो त्यो घरमा काम गर्दा गर्दै केटाहरू त्यो केटीसँग नाना भनेर बोल्ने अनि थोरै थोरै जिस्कने गर्थे भनौँ त्यो केटीले पनि त्यसरी बोल्दा ओर्दा बाहिर फेर भेट्दा चिन्ने र ए आले भनेर चाहिँ बोलाउनेसम्म भइसकेको थियो घर फिनिसिङ हुन लागेको थियो भनौँ अब ढलान गरेर वाल लगाएर प्लास्टरहरू गरेर चाहिँ अब कोरा मसिनोहरू सबै सक्ने बेला भएको थियो घरबेटी साउ तल्लो फ्ल्याटमा बस्थ्यो भने त्यो केटी माथिल्लो फ्ल्याटमा बस्थ्यो त्यहाँ चाहिँ पहिला चाहिँ अलिकति ढलान गरेर राखेको दुई कोठा निकालेको थियो त्यसमा बस्थ्यो पछि ढलान गरिसकेपछि अरू कोठाहरू पनि भयो र ऊ चाहिँ ढोका भएकैमा केटाहरू चाहिँ त्यो भर्खर ढोका सोका नभएको त्यस्तोमा चाहिँ बस्थ्यो अनि काम गर्ने केटाहरू जुन कोठामा काम सक्यो त्यही कोठामा सरेर सुत्ने गर्थ्यो त्यो केटीको कोठामा छिर्ने प्यासेजमा कोरा मसिनो गरेको थिएन र त्यो चाहिँ लगभग त्यो घरको अन्तिम काम थियो र त्यो दिन केटी उता अफिस गएको बेला चाहिँ कोरा हालेको थियो र कोठामा केटी जानै मिल्दैन किनभने अब एक दुई दिन दुःख सुख भनेर चाहिँ बिहानै लगाएर केटी गएपछि नै त्यो दिन केटी अफिसबाट आयो तर अब छिर्ने बाटो थिएन अब कसरी कोठामा जाने ए भन्दै यसरी नै ब भनेर चाहिँ त्यहाँ उभिरहेको थियो केटाहरूसँग केटाहरू जानेतिर त जान मिल्थ्यो त्यहाँ चाहिँ आफ्नो कोठा चाहिँ छिर्ने बाटो थिएन कोठामा जाने बाटो बन्द थियो तर यता त्यो केटाहरू सुत्ने खानेतिर चाहिँ मजाले जान मिल्थ्यो केटाहरू पालै पालो जिस्क्याउँदै भन्दै ए नाना यतै सुत्नुपर्छ के रुनु आँटेको बच्चा जस्तो आज केही पनि हुँदैन यसरी जिस्क्याउँदै थियो केटी चाहिँ भन्दै थियो अहिले धेरै नबोल्नु है केटाहरू चाहिँ भन्दै थियो हे नाना केही हुँदैन क्या आज एक रात यतैतिर आउन यतै खाउँ यतै सुतौँ केही पनि हुँदैन केटा गर्दै बसिरहेको थिएँ यस्तै यस्तै भन्दा भन्दा सास परिहाल्यो केटाहरूले राम्रै गरी खाना पकायो र केटीलाई पनि केटाहरू ओछ्यान लाग्यो र जिस्क्याउँदै बोलाउँदै थियो ए नाना रातभर तपाईँ त पाले बस्ने हो क्या हो पाले ब पाले बसेर त हुँदैन त आउनु क्या उयो छेउमा सुत्नु केही हुँदैन के लजाएको त्यसै गरी कोही उति सुताए हामी त यता सुत्छु यता त ठाउँ छैन भन्दै यसरी जिस्क्याउँदै थियो पाँचजना मध्ये चालिस नकट्ने बुढोसँग चाहिँ दुई भाइ सुत्थ्यो र अर्को दुई भाइ छुट्टै सु तर एउटै कोठाको भुइँमा वल्ल छेउ पल्ल छेउ त्यसरी सुत्थ्यो किनभने त्यो दुई भाइ केटाहरू चाहिँ खालि त्यो खुट्टा चढाउने बानी थियो तर त्यो दुइटा आफू आफूमा चाहिँ खुट्टा चढाउँदा केही हुन्थेन अरू केटाहरू चाहिँ खुट्टा चढाएको पटक्कै मन पर्दैन थियो त्यही भएर त्यो बुढोसँग चाहिँ दुई भाइ केटाहरू यसरी बोलाउँदै थियो आउनु के नाना आउनु केटी ए ए गर्दै अन्कनाइरहेको थियो रात छिप्पिँदै गयो केटाहरू कोही फेसबुक कोही के चलाउँदै धेरै रात छिप्पिँदै गएपछि खै म यो छेउमा सुत्छु भने त्यो दुई भाइ सुत्ने त्यो खुट्टा चढाउने केटाहरूतिर ठाउँ थियो त्यहाँ गएर छेउमा गएर सुत्यो अनि राति भएपछि बत्ती मारेर सब सुत्न थाल्यो घरमा श्रीमती छोडेर आएको केटाहरू आफू छेउमा नौलो केटी पाउँदा के निन्द्रा लाग्थ्यो दुईजनै सल्लाह गरेर केटी पल्टिँदै पुग्यो नजिकै पुग्यो र एकैचोटि बिस्तारै केटीको चाहिँ स्तनमै हात पुर्यायो र मसार्न थाल्यो सुरु सुरुमा त केटीले निधाएको बाहना गरे तर एकछिनपछि बिउँझे जस्तरी गरेर हात थाल्न थाल्यो ऊ पनि के निधाउनु सक्थ्यो र केटाहरूको माझमा घुलमा एक्लै सुत्नु पर्दाखेरि तर पनि निधाएको बाहना चाहिँ गरिरहेको थियो हात चाहिँ थाल्न थाल्यो बिम्जे जस्तो गरेर एकछिनपछि केटाहरूको हात स्तनबाट बाट फाल्न थाल्यो फाले फाले जति हात थाले त्यति नै केटाहरू हात लगेर स्तन मसार्ने गरे लगभग पन्ध्र बिस मिनटसम्म हात थाले लगा लगे गरिरहेको थियो धेरै बेर भएपछि न अब धेरै बेर यस्तो चलेपछि केटीले पनि हात थाल्न छोड्यो अब के भयो उसको मनमा अब के सोच्यो न अरू निधायो भनेर हो कि किन हो हात थाल्नु छोडिदियो नजिकको केटा अझ वारी केटीलाई तान्दै केटीलाई तान्दै अझै वारी ल्याउन थाल्यो केटी पनि के मन भयो अलिक सरेर आयो त्यसपछि केटीलाई बिचमा पारेर दुईतिर केटाहरू सुत्यो दुईतिरबाट एक एक हातले केटाहरूले च्यापेर चाहिँ एक एकवटा उसको स्थान चाहिँ मसार्न थाले अब धेरै भएको थियो स्थान पनि अब कि फोमवाला थियो कि स्थान पनि अलिक टाइट थियो केटाहरूले मजाले स्थान चाहिँ मस मार्न थाल्यो केटीले पनि नानी नास्ति गर्नै छाड्यो धेरै बेर त्यसरी स्थान मसारेपछि केटाहरू त उत्तेजित भइसकेको थियो र केटीको प्यान्ट फुकाल्नु खोज्यो एकैचोटि केटीले छेक्यो दिएन दुई भाइ भएर जबरजस्ती जस्तो गरेको थियो केटीले छोडिदियो त्यसपछि एक भाइ केटीमाथि चढिहाल्यो र उत्तेजित दोहोरो जस्तो लिङ्ग योनिमा स्वामै छिरायो केटी बिस्तारै गऱ्यो दुखे जस्तो गर्यो त्यसपछि केटो उफ्रिनु थाल्यो केटीको शरीरमाथि अर्को चाहिँ टुक्रो बसेर केटीको स्तन दुई हातले मसालिन थाल्यो अर्को चाहिँ चढै लिङ्ग चाहिँ घोट्या घोटै गर्न थाल्यो धेरै पछि यौन सम्पर्क त्यो माथि नयाँ मान्छे परेर होला केटोको पहिलो केटोको चाहिँ वीरले चाहिँ छिटै स्खलन भयो त्यो यौन सम्पर्क गर्दा गर्दै केटीको स्तन चाहिँ अर्कोले मसार्दा त्यो केटीलाई पनि धेरै आनन्द आइरहेको थियो क्या र केटी बेहोस जस्तै भइरहेको थियो साँच्चै बेहोस भइ के हो भन्दा केटाहरूले कोट्याएको थियो ऊ बेहोस जस्तै जे सुकै गर भनेर लम्पसार परेर थापिरहेको केटोको पहिलो केटाको वीर स्खलन केटीले केही गरेन त्यत्तिकै लम्पसार परिरहेको थियो अब न धेरै आनन्द आएर हो न अब अर्को अझै सन्तुष्टि पुगेन अर्को पनि होस् दुई भाइ छ भनेर हो त्यसरी उत्तानो पारेर उत्तानो परेर ऊ जस्ता तस्तै पारेर नच लम्पसार परेर बस्यो अनि त्यसरी बसेपछि अर्को केटाले यस ठेलेको पल्टियो पल्टेपछि घोप्टो पऱ्यो घोप्टो परेपछि त्यो अर्को केटाको पाल पछाडिबाटै लिङ्ग छिराउँदा अघि नै अलिक चिप्लो भएकोले होला भर्खरै यौन सम्पर्क गरेकोले होला योनिमा स्वाटै छिर्यो र पछाडिबाट मारी मारी धक्का दिदी यौन सम्पर्क गर्नु थाल्यो घरि उत्तानो पार र घरि घोप्टो पार केटी के को बिहोस हुनु रहेछ र उत्तानो पार नै धेरै नै बियर चाहिँ उत्तानो पारै गऱ्यो भन्न उत्तानो पार गर्दाखेरि अर्को अघि यौन सम्पर्क गर्ने चाहिँ उसको दुईवटा स्थान दिने गरिरहेको थियो नौलो मान्छे पाएको केटाहरूलाई निन्द्रै लागेन र रातभर एक झपक पनि आँखा नचिम्लिकनै केटीसँग यौन सम्पर्क गरेर पालै पालो बिहान हुँदासम्म एकपटक पनि आँखा चिम्लने चिम्लेन न केटाहरू सुत्यो न केटी नै सुत्यो त्यो केटी बिहान प फेरि उठ्यो बिहान त हिँड्न मिल्ने भएको थियो र कोठामा गयो केटाहरू त सुत्दै सुतेन बाँकी त्यो यौन सम्पर्क गर्ने केटाहरू त सुत्दै सुतेन बाँकी केटाहरू पनि जागै बसेर हेरिरहेको थियो हेरिरहेको रहेछ भोलिपल्ट कसैले काम गर्न सकेन त्यो भोलिपल्ट चाहिँ ठेकदारलाई आज त भयो हामी काम नगर्ने बिदा गर्ने भनेर बहाना भने त्यो रात त्यो केटीसँग केटाहरूले पालै पालो मज गर्यो भोलिपल्ट मसिनो हाल्ने दिन पनि फेरि पनि दोहोऱ्यायो त्यसपछि त त्यो केटीसँग भेट पनि भएन